सुदूरपश्चिममा औषधि खरिदका लागि झण्डै सात करोड रकम निकासा अत्यावश्यक औषधिको अभाव देखिएमा पाँच लाख औषधि सिधै खरिद गर्ने निर्देशन स्थानीय निकाय ट्रेड युनियनमा आबद्ध कर्मचारी थप आन्दोलित कार्यालयहरूमा कालोपट्टि बाँधेर कामकाज कुपोषणबाट पीडित बैतडीको चौखामकी एक बालिकाको पैसा अभावले उपचार नहुँदा मृत्यु कञ्चनपुरमा मोटरसाइकलहरू ठोकिँदा दुईजनाको ज्यान गयो र चोरे तथा राष्ट्रिय वन क्षेत्रबाट अनाधिकृत रूपमा ढुङ्गा गिट्टी बालुवाको चोरी निकासी तीव्र सडसठीौँ प्रजातन्त्र दिवस फागुन छ सात र आठ गते भव्यताका साथ मनाइने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Rodi unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमका नौटै जिल्ला तथा विभिन्न अस्पतालमा औषधि खरिदका लागि छ करोड सतासी लाख रुपियाँ निकासा गरेको छ स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय नौवटै जिल्लाका जिल्ला जनस्वास्थ्य तथा स्वास्थ्य र विभिन्न चार अस्पतालमा गरी छ करोड सतासी लाख रुपियाँ औषधि खरिदका लागि नैकासा गरेको हो भदौ र पुस गरी दुई चरणमा औषधि खरिदका लागि छ करोड सतासी लाख रकम निकासा भएको तथा स्वास्थ्य संस्थामा अविलम्ब औषधि पुर्याउन निर्देशन दिएको सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयहरूले जनाएका छन् सुदूरपश्चिममा औषधि खरिदका लागि सबैभन्दा बढी क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा सत्तरी लाख रुपियाँ निकासा भएको छ पहिलो चरणमा साठी लाख र दोस्रो चरणमा जिल्लामा दस लाख गरी सत्तरी लाख निकासा भएको हो यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीमा पचपन्न लाख र बाह्र लाख गरी सडसठी लाख बैतडीमा पचास लाख र दस लाख गरी साठी लाख रुपियाँ औषधि खरिदका लागि निकासा भएको छ त्यस्तै कञ्चनपुरमा पैँचालिस लाख र बाह्र लाख गरी सन्ताउन्न लाख अछाममा पैँचालिस लाख र एघार लाख गरी छप्पन्न लाख डोटीमा पैँचालिस लाख र नौ लाख गरी चौपन्न लाख बझाङमा त्रिचालिस लाख र नौ लाख गरी बाहन्न लाख तथा डडेलधुरामा पैंतिस लाख र दस लाख गरी पैंचालिस लाख रुपियाँ निकासा भएको छ बाजुरा र दार्चुलामा समान चालिस लाख र आठ लाख गरी अडचालिस अडचालिस लाख रुपियाँ निकासा भएको जनाइएको छ मन्त्रालयले विभिन्न अस्पतालमा समेत औषधि खरिदका लागि सिधै रकम पठाएको छ कैलालीको मालाखेती अस्पताल दार्चुलाको गोकुलेश्वर अस्पताल र डडेलधुराको जोगबुडा अस्पताललाई समान दस लाख र पाँच लाख गरी पन्ध्र पन्ध्र लाख रुपियाँ निकासा गरिएको छ अत्यावश्यक औषधिको अभाव देखिएमा सिधै पाँच लाख औषधि खरिद गर्न पनि स्वास्थ्य मन्त्री गगन थापाले निर्देशन दिएका छन् त्यसो गर्दा पनि औषधिको अभाव हुन्छ र पैसा पुग्दैन भने चौबिस घण्टा समय राखेर सिधै मन्त्रालयलाई खबर गर्ने र चौबिस घण्टामा औषधि पाउने भनेर विज्ञप्तिमा उल्लेख गरिएको छ दुई सालमा निशुल्क औषधि वितरण गर्ने घोषणा गरेको सरकारले दुई साल भदौ तेह्र गति जिल्लामा सत्तरी र प्राथमिक स्वास्थ्य केन्द्रमा छप्पन्न तथा स्वास्थ्य चौकीमा पैतिस प्रकारका औषधि निशुल्क हुने घोषणा गरेको थियो देशभर देशभरका स्थानीय निकाय ट्रेड युनियनमा आबद्ध कर्मचारी हिजोदेखि कालोपट्टि बाँधेर आन्दोलनमा उत्रिएका छन् स्थानीय निकायमा हिजो ट्रेड युनियनमा आबद्ध कर्मचारीहरूले कालोपट्टि बाँधेर काम गरेको डडेलद्वाका स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुले जानकारी दिएका छन् स्थानीय निकायको चुनावको मिति चाँडो घोषणाको मागका साथसाथै स्थानीय निकायमा अस्थायी तथा करारमा रही जीवनको ऊर्जाशील समय खर्च गरेको अवस्थामा कर्मचारीहरूलाई स्थायी गर्नुपर्ने लगायत पाँच सूत्रीय माग अघि सार्दै कर्मचारी विरोधमा उत्रिएका हुन् नयाँ बन्ने संरचनामा आफ्ना सेवा सुविधा वृत्ति विकास सुनिश्चित हुनुपर्ने माग गरेका कर्मचारीहरूले स्थानीय तहका संरचनामा कर्मचारीको व्यवस्थापन र समायोजन गर्दा जीविसा नगरपालिका उपमहानगरपालिका नगरपालिका र गाविसमा कार्यरत स्थायी अस्थायी र करार कर्मचारीहरूलाई पहिलो प्राथमिकतामा पहिलो प्राथमिकतामा राखी व्यवस्थापन र समायोजन गरिनुपर्ने मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् उनले कर्मचारी व्यवस्थापन गर्दा ज्येष्ठता योग्यता तथा कार्य सम्पादन मूल्याङ्कनका आधारमा श्रेणी मिलान गरिनुपर्ने समायोजनमा जान नचाहने कर्मचारीलाई बेसी सुविधा दिई अवकाशको सुविधा दिनुपर्ने स्थानीय तहका दरबन्दीलाई प्रदेश स्तरमा एकीकृत गरी निश्चित प्रणालीका आधारमा पदस्थापन र सरुवाको व्यवस्था गरिनुपर्ने माग अघि सारिएको जनाएका छन् हिजो कालोपट्टि बाँधेका ट्रेड युनियनमा आबद्ध कर्मचारीहरूले फागुन एक गतेसम्मका लागि विभिन्न आन्दोलनका कार्यक्रम तय गरेका छन् यसअघि उनीहरूले जिल्ला प्रशासन कार्यालय मार्फत विभिन्न पाँच बुधे माग सहित सरकारको ध्यान आकर्षण गराएका थिए कुपोषणको उपचार नहुँदा चौखाम नौकी मुना धामीकी पाँच वर्षीय छोरी बिनाको मृत्यु भयो पाँच किलोमा त्रितौल भएकी बिनाको समयमै उपचार नहुँदा गत सोमबार राति दस बजे मृत्यु भएको स्थानीय जनकसिंह धामीले बताएका छन् जन्मिँदै सुकिनासले सताएकी बिनालाई उपचारका लागि गत महिना उपक्षेत्रीय अस्पताल डडेलद्वा ल्याइएको थियो डडेलद्वाले धनगढी रिफर गरे पनि आर्थिक अभावले लैजान नसक्दा घरमै मृत्यु भएको हो मैले नै आफ्नै खर्चमा आमा छोरीलाई डडेलधुरा लगेको थिएँ धनगढी लगेर उपचार गराउन खर्च जुटाउन जुटाउन नसक्दा बच्चीको मृत्यु भयो धामीले भने चिकित्सकले धनगढीमा रहेको पोषण पुनस्थापना गृहमा उपचारका लागि जान सल्लाह दिए पनि खर्च नहुँदा जान नसकेको उनले बताए चालिस वर्षीय मुनाकाहरू सन्तान दुई छोरी र एक छोरा भने स्वस्थ छन् कान्छी छोरीमा जन्मदै कुपोषण भएको धेरै पछि थाहा भएको हो कुपोषण भएको थाहा पाएपछि पनि समयमा उपचार हुन नसक्दा ज्यान गुमाउनु परेको हो आर्थिक कमजोरीकै कारण कारण समयमै उपचार नपाउँदा बिना जस्तै धेरै बालबालिका अकालमै ज्यान गुमाउन बाध्य छन् बैतडीको ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषणबाट पीडित छन् चौखाम आठकी कलावती धामीकी दुई वर्षीय छोरीको तौल आठ किलो मात्र छ पोसिलो खानाकै अभावमा गाउँका अधिकांश बालबालिका कुपोषित छन् जनचेतनाको कमी र गरिबीले चौखाम लगायत चुवागढ क्षेत्रका गाविसका बालबालिकामा कुपोषण समस्यामा रहेको चौखामका नरेन्द्र बहादुर चन्दले बताएका छन् गर्भवती अवस्थादेखि नै स्वास्थ्य संस्थामा पहुँच नपुग्नु र पोसिलो खाना नपाउँदा यस्तो समस्या देखिँदै आएको छ जिल्लामा पोषणको क्षेत्रमा कार्यरत सुहाराले पहिलो चरणमा हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि जनचेतनात्मक क्रियाकलाप एवं कुखुरा लगायत तरकारीको बिउ समेत वितरण गर्यो जिल्लाका सबै गाविसमा सञ्चालित कार्यक्रमले पोषणबारे चेतना जगाए पनि स्थानीयको बाली व्यवहारमा सुधार आउन सकेको छैन हिन्दू स्वयंसेवक संघ नेपाल कञ्चनपुरको आयोजनामा आउँदो फागुन पच्चिस गते महेन्द्रनगरमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा हुने भएको छ धर्म संस्कृति एवं राष्ट्रियता सम्बन्धी विद्यार्थीहरूलाई ज्ञान दिन स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सञ्चालन गर्न लागेको हिन्दू स्वयंसेवक संघ नेपालका महाकाली प्रचार रामहरि कोइरालाले जानकारी दिएका छन् नेपालमा धर्म संस्कृति एवं राष्ट्रियता सम्बन्धी कुनै पनि कुरा पाठ्यपुस्तकमा समावेश नगरिएकाले यस सम्बन्धी कञ्चनपुरका विद्यार्थीहरूलाई ज्ञान प्रदान दिन परीक्षाको मुख्य उद्देश्य रहेको उनले बताएका छन् हिन्दू स्वयंसेवक कञ्चनपुरको बसेको बैठकले फागुन पच्चिस गते परीक्षा गर्ने निर्णय गरेको हो विवेकानन्द संस्कृति परीक्षालाई मध्यनजर गर्दै कञ्चनपुरका हरेक निजी तथा सामुदायिक अर्थात् संस्थागत र सामुदायिक विद्यालयहरूमा पहिलो चरणमा एक एक तथा एक एक सय पुस्तक परीक्षाको तयारीका लागि पठाइने महाकाली प्रचारक कोइरालाले जानकारी दिएका छन् परीक्षामा सहभागी भएर पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमशः पच्चिस हजार पाँच रुपैयाँ पन्ध्र हजार पाँच रुपैयाँ र एघार हजार पाँच रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ त्यस्तै परीक्षामा शत प्रतिशत अङ्क ल्याउने दसजनालाई सान्त्वना पुरस्कार स्वरूप एक हजार रुपैयाँ प्रदान गरिने बताइएको छ संस्कृति ज्ञान परीक्षामा कञ्चनपुरका नि संस्थागत तथा सामुदायिक विद्यालयका झण्डै दुई हजार विद्यार्थीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ परीक्षामा कक्षा छदेखि बाह्र कक्षासम्मका विद्यार्थीहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा रेडियुनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कैलालीको उत्तरी नगरपालिका आठका तेत्तिस वर्षीय रमेश ऐर मृत फेला परेका छन् हावी राजमार्गबाट करिब बिस मिटर उत्तरतर्फ हिजो उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिएका छन् उनको अङ्गमा घाउ कतै नरहेको र बान्ता गरेको अवस्थामा सब भेटिएको बताइएको छ यस्तै कैलालीको घोडागोडी नगरपालिका वडा नम्बर एक रामपुरमा सोमबार राति बुवाले धारिलो हतियार प्रहार गर्दा छोराको ज्यान गएको छ सोमबार राति साढे एघार बजीतिर जग्गाको विषयमा भएको सामान्य विवादलाई लिएर बहत्तर वर्षीय राजमले रोकाएले आफ्नै त्रिचालिस वर्षीय छोरा कर्ण रोकाएको टकमा धारिलो हतियार प्रहार गरेका थिए धारिलो हतियार प्रहारबाट घाइते भएका छोरा कर्णको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो हत्याको आरोपमा बुवालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ कैलालीको चोरी क्षेत्रबाट धमाधम ढुङ्गा गिट्टी तथा बालुवाको चोरी निकासी तीव्र रूपमा भइरहेको पाइएको छ माफियाहरूले चोरी तथा राष्ट्रिय वन क्षेत्रबाट अनाधिकृत रूपमा चोरी तस्करी गरी पूर्व राजमार्ग किनारमै थुपार्ने कार्य तीव्र रूपमा भइरहेको छ दिन प्रतिदिन कैलालीका विभिन्न स्थानबाट चोरी क्षेत्रबाट भइरहेका ढुङ्गा गिटी तथा बालुवाको चोरी निकासीका कारण चोरी क्षेत्र जोखिममा पर्दै गइरहँदा पनि सम्बन्धित निकाय नियन्त्रणको प्रयास गर्न सकेको छैन चोरी क्षेत्रको खहरे खोला खोल्सा तथा नदीहरूबाट निर्वाध रूपमा ढुङ्गा गिटी र बालुवा अवैध रूपमा तस्करी भइरहेको छ जिल्लाको चोरी क्षेत्रसँग जोडिएको राजीव बोक्रा तल्लापानी बाँसपानी गडा कालापानी खैरला खोला लगायतका खोलाहरूबाट ढुङ्गा बोल्डर र गिटी झिकेर निर्वाध रूपमा उत्खनन गरी ढुङ्गा सङ्कलन तथा थुपार्न लगाउने कार्य भइरहेको पाइएको छ यता स्थानीय विकास अधिकारी केशव प्रसाद विमलीले चुरै क्षेत्रबाट अवैध रूपमा हुने ढुङ्गा गिटी तस्करी रोक्न जिल्ला विकास समिति कैलालीले विभिन्न समयमा अनुगमन गर्ने गरेको बताएका छन् जिल्ला अनुगमन समितिका संयोजक समेत रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले भने वन तथा चुरै क्षेत्रबाट चोरी निकासी गरेर ढुङ्गा सङ्कलन गर्ने कार्य रोक्न तत्काल निर्देशन दिने बताएका छन् सरकारले सडसठौं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने भएको छ हिजो राजधानीमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले फाल्गुन छ सात र आठ गति विभिन्न कार्यक्रम गरी भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भने राष्ट्रिय दिवस धेरै हुँदा विकास र समृद्धिको काममा बाधा पुग्ने टिप्पणी गरेका थिए उनले कुन दिनलाई मुख्य राष्ट्रिय दिवसको रूपमा मनाउने भन्नेबारे पनि सोच्नु आवश्यक रहेको बताएका छन् अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित दुईवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो अपरान्न सवा चार बजीतिर कञ्चनपुरमा दुई मोटरसाइकल आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् भीमदत्त नगरपालिका अठार निम्बुखेडा खेडा चोक नजिकै म एक प छत्तिस चौतिस नम्बरको मोटरसाइकल र से पाँच प बाइस चौसठी नम्बरको मोटरसाइकल ठोकिँदा बाइस चौसठी नम्बरको मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका पाँच बस्ने वर्ष बाइसका सुरत पार्की र त्यसमै सवार बैतकोट नगरपालिका दुई भम्का बस्ने वर्ष तेइसका हरिस रहिस ओखेडा घाइते भई उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको हो छत्तिस चौतिस नम्बरको मोटरसाइकलका